अडतिस बुढाकाजीको अन्तिम सास बुढो कजिनीको काख र भुवा माझीको सेवामा छुट्यो तर सबैले सुने अन्तिम समयमा उनको ओठबाट एउटै नाउँ निस्क्यो साना सानो कहाँ छ साँच्चै कहाँ छ सानो सानो काजी त्रिलोचन सिंह बाबुको अन्तिम समयमा पनि बाबुको कण्ठश्री त्यो निर्मम छोरो बाबुको नजिक थिएन त कहाँ थियो के गरिरहेको थियो हरे बुदुने गाँतिर गयो कि कसो आफ्ना सल्केका अङ्गार जस्ता आँखा आफ्नो दाहिने देब्रे हात सारा हरे माथि गाड्दै आफ्नो कर्कस स्वरमा सोध्दै थियो साना काजी गाँको हालखबर त केही थाहा पाएनस् कोही आएको त थिएन उताबाट यस क्षेत्रको एकमात्र दबदबावाला जनप्रतिनिधि त्रिलोचन सिंह याले सानो काजी आफ्नो काठमाडौँको भव्य बङ्गलाको आधुनिक शयन कक्षमा विलासिताको काखमा दुई तिन धार्नी असल रुवाको विशेष सिरकले आफ्नो सम्पूर्ण शरीर बेरेर हातमा रक्सीको गिलास समातेर बिस्तारै बिस्तारै सुर्क्याउँदै बसिरहेको थियो उसका आँखा अर्ध निद्रा र अर्ध मातमा गोलबेडा झैँ लाल लाल र लोलाएका थिए जसमा एउटा अदम्य अहङ्कारको र क्रूरताको सम्मिश्रण देखिन्थ्यो बुझ्दैन त हिजै गाँतिर गयो साना काजीबाट जडाउरी पाएको सस्तो पोलिस्टरको अर्घानो बुसट र त्यस्तै चिप्लो टल्कने पोलिस्टरकै खाम्च्याङ खुम्चुङ प्यान्ट लगाएको काठमाडौँको फागुने गुलाबी जाडोमा सिउ सिउ गर्दै हात मार्दै काजीका पलङमुनि प्लास्टिकको कार्पेटमा घोडा मारेर बसेको हरेले भन्यो के हिजै गयो सानो काजीले हरेको थुरथुर त शरीर र लालची आँखा राल चुइन खोजेको ओठको वास्ते नगरी सोध्यो त कहिले आएको रे त आउँदा त्यहाँको खबर के थियो अनि गाउँका ती सुँगुर पाठाहरू के भन्छन् कसले के भन्नु हरेले बढी जोडले हात मार्दै भन्यो उसलाई जाडोले निकै धारिलो भएर काट्न लागेको अनुभव भइरहेको थियो चुरीफुरी गर्ने सुँगुरहरू खोरमा झाँकिहाले अब ती मर्न लागेका बोडाखाडा तिलले न कहिले टाउको उठाउन सके नसक्छन् साना काजीले हुङ्कार गर्यो त्यसो भए सबैका ठेगाना लगाइस होइन काजी यता पाल्नु भएपछि भोलिपल्टै चौतारा पुगेर काजीले मर्जी भाजे सबै कुरा सेरे हवलदारलाई बेली बिस्तार लाए अनि काजीले कसरी के गर्नु मर्जी भएको छ भन्ने कुरा पनि सबै बताइदिए अनि त त्यसका भोलिपल्टै उसले दस बाह्रजना प्रहरी लिएर रातारात गाँमा हमला गरेर सबका सबलाई छ्याङकुटी पारिहाल्यो नि हरिले बिस्तार लायो कुनै उम्कन त पाएनन् सानो काजीले उत्सुक स्वरमा सोध्यो एउटा भीमे मिजार बुढाको छोरो चाहिँ दोलाघाट गएको रहेछ र त्यो एउटा उम्क्यो हरिले प्रतिवेदन चढायो तर त्यसले केही लछार्न सक्दैन सजिमीमा बुढा काजीका डरले कसैले हाम्रो विपक्षमा बोल्नै सकेनन् तर बुढा काजी भन्ने यसपालि धेरै गल्नु भएको छ है यसपालि त चुप लाग र बाबुका बारे हरिले शङ्का प्रकट गरेको सायद सानो काजीलाई मिठो लागेन जे होस् ऊ छोरो हो र बाबुको मृत्युको कल्पना बाबुको माया र स्नेहको कारणले नभए पनि आफ्नै स्वार्थकै लागि भए पनि कुनै पनि छोरालाई प्रिय हुँदैन अँ त्यो मजिनी नि उसलाई त लिएर आएको भयो हरेले भन्यो मुस्किल पर्यो काजी उसलाई यहाँ उतार्न दुर्छे कोराले बाछी बाटामा भड्किदेली भन्ने त्राही तर श्यामलीले निकै सम्हाले है सेरेले पनि प्रहरी साथ लगाइदियो सेरेले उसलाई पहिले खोरैमा थुन्यो कि कहाँ थुन्नु खोरा खोरा थुनेपछि त सरकारी मामलो भइगयो नि कागजपत्रमा जनाउनु परिगयो अनि त उकालो परिहाल्थ्यो नि गाउँलेका आँखामा मात्रै पो त उसलाई प्रहरीले लग्यो तर सानो काजीले गिलासको रक्सी एकैपटकमा घोड्क्याएर उठेर केही असन्तुलित घोडाले कोठाबाट बाहिर निस्क्यो यसै मौका हरि तिवारीले पलङको निरको टेबलमाथिको सिसीमा बाँकी रक्सी हत र पत्त साना काजीको जुठो गिलासमा खन्यायो र एकै सास घुट्क्याएर ओठमुख बाहुलाले पुस्दै साना काजीकै पछि पछि बाहिर निस्क्यो फागुनान्तको रात भए पनि काठमाडौँको बजार बेलुकी आठ बजीदेखि नै झन्डै झन्डै चकमन्न भइसक्थ्यो दिनभर अड्डा खाना र कारखानामा काम गर्ने जागिरे कामदार कारिन्दाहरू त अड्डा छुट्न साथै ओल्टो कोल्टो नहेरी आफ्नो सानो गुणमा घुस्रेर भएको मिठो पिठो खाएर स्वास्नी छोराछोरीका तातो न्यानोमा खुस्रन्छन् तर पुगेसरी आउने र उच्च हदाका हाकिम अफिसर सम्पन्न घरका छोराहरूको भने बल्ल जीवन सुरु हुन्छ अनि यस्तै चकमन्न र सुनसान बेला सहरबाट केही बाहिर नयाँ बनेको एउटा भव्य भवन यानि बिल्डिङको एउटा ठिकैको कोठामा भित्रदेखि बाहिरसम्म भएर उदासीको मूर्ति बनेकी लालगेडी आफै भित्र खुम्चेर बसिरहेकी देखिन्थे उसका लागि यो सम्पूर्ण परिवेश यो घर यसका कोठा यहाँको चकमन्न सबै एउटा सन्तास र दुशङ्कासहित अनिश्चित भविष्यको सङ्केत त थिए ऊ यस अन्कन्टा र एक्लो ठाउँमा ल्याइएकी छ किन ल्याइएकी छ उसलाई यताबाट कहाँ लग्ने हुन् श्यामली त्यसै बेला ढोकाबाट भित्र पस्न लागेकी श्यामलीलाई देखेर लालगिरीले मुन्टो उठाए यो अत्यन्त नौलो छ कपन्न आत्मग्रासी क्षणमा यही एउटै त छ उसले चिनेकी तर यसको उपस्थिति पनि उसका लागि अहिले त्यति प्रिय छैन लालगिडीको स्वरमा आत्मीयता नभएर यति बेला एउटा फिरातपूर्ण रुखोपना र केही केही मात्रामा घृणा रोष पनि ध्वनित थियो मलाई किन यहाँ ल्याए कि तैँले मलाई घर पुर्याइदे कि नभए बाह्र विषय बससम्म त चढाइदे किन तँलाई यहाँ रमाइलो लागेन फेरि पुलिसका कुरा तँलाई घर पुर्याउन म कसरी सक्छु मेरा जिम्मामा बल्ल तल्ल तँलाई छोडेका श्यामली झैँ गरी मलाई अब ढाँट्नु पर्दैन लालगढीको स्वर अब केही चढेको थियो पुलिसको मामलो भए यहाँ किन ल्याउँथिस् मैले सबै अड्कल लगाइसकेँ यो सबै तेरा र त्यो ज्यानमा र सानाकाजीको जालसाजी हो हेर मलाई यसरी जालसाजीमा फँसाएर उडायो तिमीहरूले तर म एक दिन <laughs> लौ त्यस्तै रहेछ अरे श्यामली हाँस्दै उसको नजिकमा बसी र उसका रिठा जस्ता काला कपालका आँठा खेलाउन थाले हेर लालगढी त अब नपर्नु सानाकाजीका हात परिसकेस् अब यहाँबाट उम्कुला भन्ने सपनामा पनि नचिता बिर्सिँदै त्यो रातो दिनको डोको नाम्लो खोला बगर नाङ्गो बुङ्गो भिर भएर त यहाँ नौली भर्खरै आएकी छस् बाहिर कति देखेकी छैनस् र पो तँलाई नरमाइलो लागेको छ पख एक दुई दिनपछि हामी रमाइलो मेला हेर्न जाम्ला सिनेमा हेर्न जाम्ला अनि त कसैले त्यो पर्वतको खोजा जाम भने पनि त जान्नस् तर लालगिडी श्यामलीको सान्त्वनाले आश्वस्त हुनुको सट्टा झन् दुखी भए घरमा बुढो बाबु एक्लै छ दाजुहरूको भार छैन त्यसमा पनि एउटालाई त पुलिसले कुर्मुर्यायो सोभितेले यसो कहिलेकाहीँ हेरविचार गर्थ्यो तर उसलाई पनि पुलिसले कहाँ लग्यो के गर्यो पत्तो छैन लालगेडीका छातीमा एउटा भक्कानो जाम्छ त्यो फुटेर आँखाबाट झार्छ बलिन्द्र धारा मेरो दस औँला जौडी बिन्ती छ म तेरो गोडा ढोक्छु मलाई यस्तो फन्दा भन्दा नपार मलाई बससम्मको बाटो त देखाइदे म एक्लै कहाँ जान्छु तैँले कुरै बुझिनस् यसपल्ट श्यामलीले स्वर नरमाएर भने ऊ लालगिरीसँग टाँसेर बसे पुलिसले तँलाई त्यसै छोड्या हो र साना काजीको हाँक धाक जुक्ति बुद्धि अनि मेरो बिन्ती भावले मेरा जिम्मामा छोडेको त्यसैले त तँलाई सोझै गाँ नलगिहाँ त्यसो भए यो सबै सानाकाजीको काजीको कर्तु पक्कै रहेछ होइन लालगढीको स्वर यसपल्ट तीव्र भयो उसको स्मृतिमा साना काजीको त्यो उसप्रतिको घृणा क्रोध र प्रतिहिंसाले सल्केका आँखा प्रष्ट भयो तत्कालै श्यामले उसलाई फकाउन आएकी अनि त्यस दिन एक्कासी पुलिसले आधा रातमा हमला गरेर ओछ्यानबाटै उसलाई घिच्याएर लगेको घटना एक एक गर्दै स्मृतिपटमा दौड्यो अनि उसलाई यो पनि सम्झना भयो पुलिसले उसलाई त्यस रात समातेर पुलिस थानामा हाकिमको अगाडि पनि त लगेन पुलिसले त सिधा थानामा पो लानुपर्ने होइन र तर उसलाई त बजारभन्दा बाहिर एकान्तको एउटा घरमा लगेर राखेथे अनि त्यहाँ उसलाई बिहान बेलुकी चिउरा तरकारी र चिया पुर्याउन आउने एउटी नेवार साउनी जस्तै थिए ऊ ढोकाको तालचा खोलेर खानेकुरो दिन्थे र फेरि तालचा मारेर जान्थे अनि रात परेपछि शेरे हलदार त्यही त होला नि शेरे हलदार भन्ने उसलाई समातेर ल्याउनेको नाइके आएर रात रातभर सुतेर जान्थे रातभर ऊ आङ अठिङ्गलसँग खेलेर गर्नु नगर्नु सबै गरेर उज्यालो नहुँदै जान्थ्यो यसरी पहिलोपल्ट उसको चिर शील त्यो भयानक प्रहरी नायकेले विभत्स किसिमबाट जबरजस्ती भङ्ग गरायो त्यति बेला ऊ कराई र सकेसम्म प्रतिरोध गरे तर ऊ न आफ्नो गाउँ घरमा थिए न खोलामा ऊ असहाय बन्द कोठाको अनकन्ठारमा थिए उसँग न त्यति बेला खोला धरती थियो न कुनै हतियार यतिसम्म कि एउटा हँसियासम्म पनि त थिएन नत्र उसले देखाइदिने थिए सेरे बच्चाको ताई अनि यसै गरी सात दिनसम्म सेरे हलदारका गिद्धे नाङ्राले उसको जोबनलाई लुछेथ्यो तै भाग्य भनौँ उसले पुलिस थानाका आफ्नो अरू बुवासाहरू ल्याएर लालगेडीको मासु लोच्न लाएन सायद सानाकाजीको धाकले यहाँ चाहिँ राम्रो काम गरेको थियो यसरी लगातार पाँच सात रात पुरुष सहवास भएपछि एउटी यौवनको माध्यमा पुगेकी तरुणीले यौन तृप्तिको स्वाद पाएर उसमा यौनाकर्षण बढ्नु पर्ने हो आफ्नो रातको साथी पुरुषप्रति चाहे त्यो जबरजस्ती नै टाँसेको किन नहोस् एउटा अनपेक्षित माया प्रीतिको भावग्रन्थि भन्नुपर्ने हो तर लालगढीको सम्बन्धमा त्यसो हुन सकेन यौन संसर्गलाई उसको समाजले अरू उच्च समाज बाहुन क्षेत्रीको समाजले झैँ भयानक रूपमा पाप र अनीतिका रूपमा लिँदैन खण्डित कौमार्यलाई त्यति घृणित र अवांछित रूपमा नलिने भएकोले मात्र उसले आफूमाथि यस राक्षसी बलात्कारलाई पछाउन सके तर पनि उसले आफ्नो घोर व्यवस्थाको पतनप्रति मन विगलित हुन र व्यथा पीडित हुनबाट आफूलाई निर्लिप्त राख्न सकिन त्यसै उसले सेरे हलदार उसको प्रणयको साथीको रूपमा उब्रिनुको साटो उसको घोर शत्रुका रूपमा नै उसको संस्कारमा अङ्कित भयो अनि एक दिन सेरे हलदारका साथमा आएर श्यामलीले उसलाई रातारात सहर भगाएर ल्याए हरे तिवारी र बुधुने माझी पनि बीच बाटामा उससँग मिल्न आए त्यतिखेर फोक्का हुने आतुरले हो अथवा केले हो श्यामलीसँग घरे लान लागिस् कि अन्त लान लागिस् भनेर सोध्ने हेक्कासम्म पनि रहेन उसको सेरे हलदारको एउटा मानिस बुधुने हरे र श्यामलीका साथमा रातारात जरीकोट छुट्टिने ठाउँमा आएर बाह्र बिसेको सबेरेको बस चढेपछि पो ऊ झल्यास कहाँ लान लाग्यो कि श्यामली मलाई तैँले घर जान त बस चढ्नु पर्दैन के अरे पाँच खालमा उत्र जाँदा थोर पर्छ त्यसैले श्यामलीले गोलमाल जवाब दिए र पाँच खाल कहाँ हो पाँच खाल पुग्यो पुगिएन दिनभर बसको सवारीमा उसले केही सोच्ने आवश्यकै सम्झेन तर बेलुकी पख एक्कासी बडे बडे घरहरू दरबार र हवेलीहरूको मुन्टै ठड्याउन नदिने ठाउँमा बसै बसको थुप्रो दोलाल घाटको मेलामा भन्दा पनि दसवर मान्छेका घुइँचोका बिचमा बसबाट ओर्लेपछि पो उसले सोची कि यही हो पाँच खाल कति कतिका बस कति मान्छेको घुइँचो मेरी बाप बहिनी काली लाग्दो पो रहेछ त यो ठाउँ के खाएर पाँच खाल हुनु यो त काठमाडौँ हो नेपाल सहर यसपल्ट बुधुने माझीले मुख खोल्यो उसको स्वरमा व्यङ्गर विजयको मिश्रित ध्वनि थियो घरै छोडिसकेपछि एकपल्ट नेपाल नहेरी के जान्छेस् त्यसैले लालगिडी अबाक ऊ एकपल्ट आफ्ना विव आँखाले श्यामलीको अनुहार हेर्थे र अर्कोपल्ट तिनैमा कौतुक भरेर आफ्ना वरिपरिका विचित्र विचित्र आफूले सपना पनि कल्पना नगरेका दृश्य र यस्तै आफूले कहिल्यै नदेखेका बाल सामान हेर्थे अनि त्यसपछि ऊ यिनै सब कुरामा कसरी हराई भने उसले श्यामली हरे बुद्नेलाई पनि झन्डे झन्डे बिर्से मलाई कहाँ ल्याए किन ल्याए काठमाडौँमा ल्याएर मलाई के गर्ने हुन् इत्यादि प्रश्न पनि अब उसको मस्तिष्कबाट पुच्छे झैँ लाग्थ्यो ऊ यिनै सम्पूर्ण चटक जस्ता कुरामा हराउँदै श्यामलीको बर्खाको फुर्को समातेर हेक्का हराए झैँ घिचिँदै यस घरमा भित्राइएकी थिए यो भएको पनि आज पाँच सात दिन बितिसकेको थियो त्यसपछि उसले थाहा पाए ऊ एउटा झ्यालखानबाट उम्केर अर्को झन बलियो साना काजीको झ्यालखानामा पर्न आएकी थिए श्यामली त्यहीँ त बस्थे तर न ऊ त्यहाँबाट घर जाने कुरा झिक्थे न अन्त जाने त्यसो भए तैँले मलाई भुलमा पारेर साना काजीको पन्जामा पो पारे श्यामली लालकेडीको स्वरमा तीव्र क्रोध र घृणा थियो त मेरी दम्तरी भएर तैँले मलाई यसरी झोक्याइस् त नरिसालाली श्यामलीले फकाउने स्वरमा भने हेर साना काजी नभइदिया भए तँलाई पुलिसले के के पो गर्ने थियो तँ पुलिसका हाताबाट उम्किन सक्थिस् र मैले साना काजीलाई कति बिन्ती भाव गरेर अनि साना काजीले सेरे हल्दालाई कति हप्काएर फकाएर त्यस्ता मुखा लालगेडीले बिर्फेर भुइँमा थुकिदिए म त्यस पातकी ज्यान माराका हाता पर्नु चाहिँ त बरु सात जुनी पुलिसका झेला सड्न राजु छु हो त जस्ती सुगुर्नेले पुलिसका बुवासाहरू बाटै त लुछिनु पर्थ्यो स्वर्ग लान त सुँगुरलाई जुधिष्ठिरले पनि सकेनथे एक्कासी हरे तिवारीलाई पछि लाएर सानो काजीलाई कोठामा पसेको देखेर श्यामलीको अनुहार डरले फुस्रियो तर लालगिडीका अनुहारको घृणा भने झन बर्खाको बादल जस्तो गाडा भयो त्यसो भए यो सुँगुर नि मेरो हवेलीमा मालिक नि जस्तै भएर बस्नु सट्टा पुलिसका कुकुरहरूकै भोज बन्न रुचाउँछे होइन श्यामले ठिक छ यसका रहरेका खहरे पुर्याइदिनु हरे पहिले केही दिन तिमीहरू हरे बुदुने र तिमीहरूका जति साथी सङ्गाती छन् ती सबले अघाउन्जेल यसको भोग गर्नु मलाई कुनै आपत्ति छैन सानो काजीको भयानक मुद्रा र उसको यस्तो भयङ्कर निर्णय सुनेर हरे तिवारीका आँखा एकदम चम्के उसको जिब्रो रसाएर आयो र उसका अङ्ग अङ्ग कामोत्तेजनाको खुसीले फरफराउन थाल्यो तर लाल गेडीको अन्तरात्मा भने डरले काम्यो कति निर्मम राक्षसका हातमा परेकी छौ यस पशुको अगाडि मान्छेको ज्यान र इज्जतको एक कौडी मोल छैन अब लाल गेडीकी आइमैले कति जङ्गली पशुहरूको भोजन हुनुपर्ने हो अनि यसरी अनगिन्ती चितुवाहरूले लुछेको शरीर सोभितेले पनि स्वीकार गर्ला नगर्ला माझीकै छोरो भए पनि उसको समाजमा कुमारित्व भङ्गलाई त्यति भयङ्कर अखाद्य र अस्पृश्य रूपमा नलिए पनि धेरैको जुठो पुरा त कुनै मर्द मान्छेलाई पनि त रुच्दैन नि सोभिते पनि त यसको अपवाद हुने छैन लाल गेडीको अन्तरमा एउटा गाढा लालीमा फैलियो लालगेडीका आँखा भरिएर आए उसले आफ्नो जन्मको साइटलाई भित्रभित्रै धिक्कार्दै शराब दिँदै बलेन्द्र धारा आँसु झारे हरे बुदुने हरे र उही जस्ता कति सारे गुन्डाहरूबाट उसले अब लुछिनु पर्ने हो हे भगवान् उसका आँखाबाट भएका आँसुका धाराले उसको चोलो भेजायो उसको आँसुको तरलताले श्यामलीको छातीको निर्लिप्तता र तटस्थतालाई पनि नभिजाइरहेन ऊ जतिसुकै पातर्नी र यस्ता खेललाई एउटा मामुली खेलबाड सम्झने बिन्दुमा पुगिसके रन्डी भए पनि आखिर थिए त आइमै नै उसले तिनै रसायका आँखाले साना काजीका आँखामा हेरी मानौ आफ्ना रसिला आँखाले मौन भाषामा लालगिडीको लागि प्रार्थना गर्दैछ काजी तपाईँ जस्ता ठुला बडाले तुच्छ आइमाईसँग त्यस्तो अति रिस गर्न सुहाउँदैन तर सानो काजीको क्रूर र कठोर हृदयमा न त लालगेडीको आँसुले प्रभाव पार्यो न श्यामलीको आँखाको मुख प्रार्थनाले ऊ आफ्नो विजय गर्वमा अट्ठास गर्यो श्यामली मेरो मुखमा थुक्नु मलाई लथ्याएर मलाई अपमान गरेर हिँड्ने आँट गर्नुको मोल कस्तो तिर्नु पर्दो रहेछ थाहा पाए त अवेश रण्डीले गाउँका लुठाका भरमा मसँग सिङ्गुरी खेल्थी अब त्यसको फल पनि भोगोस् निर्दय व्यथाको मुठीमा परेकी चरी पखेटा पनि त फटफटाउन सक्दिन लालगढी बिछरी यहाँ उसलाई सहारा दिने न इन्द्रावती किनारको बगत छ न त्यहाँ वरपरका पाखा भिर पहरा नै छन् न वन भुट्यान खोज खोल्सा छन् न इन्द्रावतीको धारा नै तर यहाँ काठमाडौँ सहर राजधानी राजा रानीका छत्र छायामा रहेको यस घर यस कोठाको यो एकान्तमा यो अँध्यारोमा ऊ बिल्कुल असहाय छ बालक झै निर्दो उसले यहाँ झोक्नु बाहेक अरू केही उपाय छैन काजी साहब लालगढीको त्यो व्यवस्था देखेर बरु श्यामलीको मन धेरै नै छ क्यार उसले लालगिढीको तर्फबाट सानो काजीसँग बिन्ती गरी यो बिचरीलाई यसरी दसजनाले लुछाउनु त अन्याय हुन्छ है त्यसो त बरु बेस्य भन भने भइगयो नि यति निष्ठुरी होइबक्सन हुन्न काजी गरिबकी छोरी बरु हजुरले जे जसो गरेर भोग गर्नु भए भए पनि अरूसँग जा भनेर जोर जुलुम गर्नु त भएन है यसका बुढा बाबु छन् कसैका भरोसा छैन एक दिन मेरा गालामा थप्पड हिर्काउँदा मेरा गालामा थुक्ता त यसले यो सबै कुरा किन सोचिन नि सानो काजी आफूले अपमानको बदला लिएको निजतम परितृप्तिको अनुभव गर्दै कड्कियो यो रन्डी हुन जन्मेकी हो रन्डी मान्छे हजुर खाजी साहब श्यामलीले अझै जिरह गर्न खोजे तँ ज्यादा पुर्खिनी भएर नबकबका सानो काजी अकड्यो मैले यसलाई कस्तो व्यवहार गर्नुपर्छ मलाई थाहा छ तैँले मलाई सिकाउनु पर्दैन बरु म जान्छु त यस कुकुर्नेलाई यहाँ के कस्तो व्यवहार गर्नुपर्छ त्यो तालिम गर मेरो इच्छामा तल माथि पर्यो भने तैँले पनि काली कुकुर्नेले नपाएको गोता पाउलेस् यहाँ मैले भने जसो गरी भने केही दिनपछि बम्बई दिल्लीका मोज लुट्न पाउले तर अब पहाड फर्केर आफ्ना लुठाहरूको मुख हेर्न पाउला भन्ने सपनामा पनि नचितारे भन्दै सानोखाजी आफ्नो क्रूर फैसला सुनाएर गयो आफ्नो भविष्यको यत्रो भयानक फैसला सुनेर लालगेडी मृत्युदण्डको फैसला सुनेको दामल कैदी जस्ती सम्पूर्ण रूपले आफूलाई मोर्दा सम्झन बाध्य भए ऊ एकैदम श्यामलीको काखमा घोप्टो परेर बलेन्द्र धारा आँसु झार्न थाले श्यामली मेरी सङ्गाती भने पनि मितिनी दिदी आमा जे भने पनि तै एउटी छस् मलाई यो नर्खबाट छुटाइदे मलाई घर पुर्याइदे घरमा बुढोबाउको के गति भइसक्यो होला नभानी बाह्र बिसा बससम्म चढाइदिए म सात जुनी तेरा कमारी भएर बस्नेछु म सात जुनी तेरो गुण मान्नेछु लालगेडीको धारा आँसुले श्यामलीको भित्रकी स्वास्नी मान्छे नेत्रुक्क भएर रोजे उसको अन्तरमा एउटा भयानक डामाडोल हुन थाल्यो भर्सेला परोस् यसलाई बस चढाइदिएर लौ भागी भनेर हल्ला गरिदेऊ तर तत्कालै सानो काजीको राक्षसी व्यक्तित्व उसका आँखा सामु ठडी नआएर उसका सम्पूर्ण भावना र आँटलाई हिउँ गलाए झैँ गलाइदियो उसको आङ सिरिङ्ग गर्यो ओह कुरो खुस्क्यो भने उसले श्यामलीको छाला काटेर नुनचुक छार्नेछ छाला उधार्नेछ लाली त अब गाँ फर्कने सपना छोडिदिए श्यामलीको स्वर सहानुभूतिले गिलो भयो साना काजीका पाजामा परेका आइमाई घर फर्कन्दन बरु बम्मै दिल्ली त्यो कहाँ हो कता हो कोनी थाहा त छैन त्यहीँ जान्छन् त्यसै भन्छन् लालगेडीको सम्पूर्ण मन प्राणमा निराशाको ध्वासो फैलियो उसले अब फेरि आफ्नो पहाडको मुख देख्न पाउला भन्ने आशा मारे सोबितेको बाबुको दाजुहरूको खिनौरीको मुख देख्न पाउने आशा मारे पाखा पखेराका पङ्खी पखेरुसँग मितरी लाउँदै जोहारी गीतको फाँकीले पहरा रन्काउन पाउने आशा मारे बा ए बा लालगेडीका प्रत्येक सासमा यही मुख आवाजको घिडघिडो भित्र बाहिर गर्न थाल्यो उसको बुढो बाबु आफ्ना बुढा मालिकको पलङमुनि दरीमा घोडाका बलमा बसेर प्रत्येक साँझ बिहान आँखाबाट बलिन्द्र धारा आँसु बगाउँदै फिरात गर्दो हो व्यथा पोख्दो हो मालिक मेरी त्यो आमा नभएकी टुहुरी छोरी आमा बाबु दुवैको रूप धरेर मैले कुनै दुःख कष्टको हेक्का हुन नदिएर हुर्काएकी छोरी त्यसले आफ्नो घर र घरको सेरो फेरो इन्द्रावतीको काख बाहेक केही जाने ऊ आज संसारको कुन आँध्यारो कुनामा कुन भिडभाडको छालमा धक्का खाँदै अत्तालिरहेकी होली राजाका मान्छेले उसमाथि कस्तो किर्दै गर्दा हुन् मालिक अब हजुरका शरणमा बाहेक कसका शरणमा रुन जाउँ मैले मर्ने बेलामा त्यसका हातबाट एक मुठी पानी पनि खान नपाउने भए बुढो केटाकेटी रोए झैँ डाँको छोडेर रुँदो हो अनि के यसले अशक्त भएर ओछ्यान परेका बुढाकाजीको मुटु पनि दुख्दो हो अथवा बुढाकाजी पनि आफ्नो अनन्य भक्त सेवकको दुःखबाट दुखी भएर पाक्लिँदा हुन् के गर्छस् बाबै मैले लाग्दो खोजी खबरी गरे चौताराको पुलिस यसपालि हाम्रामा आइमै मुद्दा आएकै छैन हाम्रा श्रेष्ठमा छैन भनेर जवाब दिन्छ अब भन् उसलाई मैले कहाँ खोज्ने धरतीले निल्यो कि आकाशले तर काजीकै आधारमा धैर्य टिकाएको उसको बाबु झन् धैर्य भाँचिएर मुटु फुटालेर रुँदो हो बुढा काजी उसलाई सम्झाउँदा हुन् नरो मूर्ख तर के त बुढा काजीको सम्झाइले नै उसको त्यो अत्यन्त कमलो मनको बुढो बाबुको मनले मान्दो हो त के मान्थ्यो ऊ काजीका मायालु व्यवहारको सुमसुमाइ पाएर झन् अधीर्ज भएर भक्कानो फुटाल्दो हो मालिक यहाँ छ भन्ने कुराको ठगान मात्र भएको भए नि पख तैपनि साना काजीलाई गाँ आउन दे बुढा काजी खाली मन राख्न मात्र जवाब दिँदा हुन् तर साना काजी उफ त्यही सङ्घारे आखिर लालगिडीको दुर्भाग्यको मोली लालगिडी कल्पना गर्न सक्छ उसले गाँ गएर के गर्ला झन् त्यत्रो ज्यानमा र मुद्दाबाट चोखिएर ऊ त्यहाँ जान पायो भने उसले त्यहाँ झन् के के पो गर्ला साना काजी फेरि गाउँमा गएको खण्डमा त्यहाँ माझीका जीवनमा वैरने दुःख र दुर्भाग्यको पैराको कल्पनाले नै लालगेडीको मुटु डुब्यो हे भगवान् म एउटी यसै उसै खोला परे परे अब मेरा गाउँकाहरूलाई दुःख दिन यस सानाकाजी भन्ने राक्षसलाई त्यस गाउँमा नपठाऊ लालखेडी आँखा चिम्लेर मनमा भगवानसँग प्रार्थना गर्छे महादेव थानका महादेवसँग पुकार गर्छे झाडी थानकी झाडी माई चण्डिनी थानकी चण्डिनी माईलाई गुहार्छे अनि यसै गरी रात रातको बेचैन छटपटीमा उसका अति पीडा र व्यथाका दिनहरू गुज्रन्छन्